ठेगाना W W W dot Nepali radio dot com अथवा W W W dot Nepali radio dot org मार्फत सजिलै सुन्न सक्नुहुन्छ जीवन यात्रा अनुभवमा विगत केही सातादेखि हामी स्टाइलिस्ट शैल उपाध्यायको जीवन यात्रा अनुभव सुनिरहेका छौँ आज हामी उहाँको जीवन यात्रा अनुभवको अन्तिम भाग सुन्दैछौँ शैल उपाध्याय आजभन्दा करिब पचास वर्ष अगाडि अमेरिका अध्ययनको सिलसिलामा आउनुभएको थियो त्यसपछि उहाँले करिब तिस वर्ष संयुक्त राष्ट्रसङ्घमा काम गर्नुभयो र अहिले उहाँ रिटायर्ड लाइफमा फेसनको संसारमा हुनुहुन्छ उहाँ फेसनको संसारमा एक स्टाइलिस्टको रूपमा सुपरिचित हुनुहुन्छ अहिले तपाईँको परिवारहरू को हुनुहुन्छ कहाँ हुनुहुन्छ कस्तो हुनुहुन्छ पहिला त म अहिले अहिले पनि अविवाहित छु अब बिहा हुने बेलामा चाहिँ म अमेरिका आइ आइसकेका थिएँ अनि अब बिहा न नि भनेर मेरो बुवा आमाले साथै मलाई किचकिच गरिराख्नुहुन्थ्यो बिहा गर्नु पऱ्यो बिहा गर्नु पऱ्यो बुढेसकालमा चाहिन्छ भनेर मैले के भन्छु पनि ठिकै छ म गगुलमा भनेर उहाँले धेरै केटी खो खोज्नु भएको थियो मेरो निम्ति तर मैले होइन अब न्युयोर्क नभए नेपाल आएरै बसे बस् बस्ने गरी नै आउँछु पञ्चायत काल कति छन् बरु बाहिर बसेर पनि नेपालको सङ्घर्षमा चाहिँ म म बढी इन्फ्लुएन्सियल सक्छु भन्ने लागेर मैले नेपालबाट बाहिर बसेँ हुन अनि त्यो बेलामा पनि बिपी कोइराला विशेषजीहरू यहीँ आउनुहुन्थ्यो जेलबाट छुट्दाखेरि सुन्दरी जलमा सात सात वर्ष बसेर चाहिँ अनि पछि વાને છોડે પછી માં અમારે चिकित्सा कराना उन्होंने बात है अनि वहाँ को मैले सेवा गरेँ यहाँ डाक्टरहरू पनि देखाएँ अनि ठिकै भएर जानुभयो नेपाल फेरि नै नेपाल जानुभयो अनि त्यसै गरी मैले म नेपाली भएर बाहिर बसिसकेको मा मैले हाम्रो नेताहरूलाई यहाँ स्वागत गर्न सकौँ उहाँ उनीहरूलाई मैले सेवा गर्न सकेकोमा मलाई असाध्यै खुसी लागेको अब गाह्रो साह्रो पर्दा दुःख सुख पर्दा तपाईँले सम्झिनेहरू को हुनुहुन्छ मेरो उहाँ अस्ति एक वर्षको बित्नु भएको अहिले अरू अरू त बुढा भइसक्यो अब नयाँ नयाँ जेनेरेसन सुरु भएको छ हाम्रो उपाध्यायको इरादाहरूको धेरै जस्तो उनीहरू यहीँ छिमेकहरूमै छन् सिकागोमा कोही वासिङटनमा कोही क्यालिफोर्नियामा न्युयोर्कतिर पनि छन् म्यान्हटनमा पनि छन् उनीहरूलाई बिस्तारै बिस्तारै चिन्दैछु स्यानिङमा आएको उनीहरू जन्म पनि थिएनन् पचास वर्षमा त उनीहरू अब चाहिँ जवान भइसके बिहा त्यागेर गरेर छोराछोरीहरू छन् उनीहरूको त मैले उनीहरूलाई कहिले पनि चिनेको थिएन अब बिस्तारै बिस्तारै चिन्दैछु यहाँ धेरै नेपाली भइसके मेरो परिवारबाट पनि धेरै नेपालीहरू चाहिँ अमेरिका आइसकेका छन् अब मेरो जेनेरेसन र मेरो बुवाको जेन जेनेरेसन बुवाको जेनेरेसन त अब धेरै जस्तो बितिसकेका छन् अथवा असाध्य उमेर पुगिसकेका छन् उनीहरूसित चाहिँ उनीहरूलाई हेर्ने मान्छे चाहिन्छ त मलाई चाहिँ यहाँ मेरो यङ्गर जेनेरेसनको मेरो परिवारहरूले मलाई हेरेको छ यसरी भेटघाट गरिसकेपछि यसले मलाई यो कुरा चाहिँ सोधेको भए हुन्थ्यो यो चाहिँ सोधेन यसले मलाई भन्ने केही थियो कि मेरो नेपाल मा नेपालको जन सङ्घर्षमा जनआन्दोलनमा र पहिला रा राणा तन्त्रलाई सिद्ध्याउने बेलामा मेरो जो यो योगदान थियो त्यसको बारेमा चाहिँ तपाईँले मात्रै होइन कि अरू पत्रकारहरूले पनि उतापट्टि बढी जोड दिँदैनन् मेरो फेसनप्रति नै बढी जोड दिन्छन् त हुनसक्छ कि तपाईँहरू पनि चाहिँ यङ्गर जेनेरेसन भएको हुनाले म ओल्ड टाइमरको जो देन छ नेपालमा प्रजातन्त्र ल्याउने जो प्रयास हामीले गरेका थियौँ जसरी छप्पन्न सालमा हामीले नेपालको जनआन्दोलनलाई छ्यालिस सालमा छ्यालिस सालमा र पछि पनि छप्पन्न सालमा के अरे हामीले अमेरिका बसेर पनि हामीले जो योगदान पुऱ्यायौँ त्यसको ठुलो त्यो ठुलो योगदान हामीले पुऱ्याएको हो त्यसमा alliance for progress alliance for democracy Nepal भन्ने चाहिँ यही कोठामा सुरु भएको हो अनि त्यो अलायन्सले ठुलो योगदान दिएको नेपालीहरूको सङ्घर्षलाई र नेपालमा अहिले जुन हामी हामीले डेमोक्रेसी महसुस गरेका छौँ र नेपालमा फेडरल रिपब्लिक जो घोषित भएको छ र राजतन्त्रको अन्त गराउनमा मेरो पनि ठुलो दिन्छ उतापट्टि चाहिँ चाहिँ हाम्रो पत्रकारहरू चाहिँ यङ्गर पत्रकारहरू उतातिर जान्दैन किनभने उनीहरूलाई नै त्यति पुरानो कुराहरू चाहिँ मनमा छैन अहिले नेपालमा मैले माओवादीहरूलाई सपोर्ट गरेको धेरै पहिले जब कि माओवादीहरू जङ्गलमै थिए जङ्गलमै हुँदाखेरि उनीहरूलाई सपोर्ट गरेको थिएँ अनि पछि चाहिँ भित्रिए अनि उनीहरूले जन आन्दोलन सुरु गरेका थिए त्यसमा म नेपाल गएर चाहिँ त्यो जनआन्दोलनलाई पुराए मैले मैले मद्दत तो पुऱ्याएँ अनि म बाबुरामजीको उहिलेदेखिको म उहाँसित प्रभावित प्रभावित छु उहाँ चाहिँ यहाँ बिस वर्ष अगाडि आउनुभएको थियो हामी विस्कन्सनमा गएको थियौँ एउटा सम्मेलनमा त्यहाँ मैले उहाँलाई चित्र भेट्दाखेरि नै म उहाँसित प्रभावित भएँ अनि त्यसपछि मलाई माओवादीहरूको प्रोग्राम अरू अरू अरू अरू पार्टीभन्दा एमाले नेपाली कङ्ग्रेसको त पञ्चायतीकरण भइ नै सकेको थियो उहिले अनि एमालेको पनि कङ्ग्रेसीकरण पनि भइसकेको थियो अनि मैले अन्त कतै ठाउँ पाइनँ अनि म मलाई मलाई चाहिँ एउटा न्यानो ठाउँ पाएँ मैले माओवादीहरूको घोषणामा बसेर अनि बाबुरामजीसित मैले भनिहालेँ म साथै प्रभावित भएको छु अहिले उहाँ हाम्रो प्रधानमन्त्री हुनुहुन्छ अहिलेको जटिल अवस्थामा हामीलाई बाबुरामजी भएको प्रधानमन्त्रीको कुर्सीमा जो बसिराख्नु भएको छ अरू कसैले पनि सक्दैन त्यो त्यो थरी थरीका प्रधानमन्त्री भए पनि यसले सकेनन् अब बाबुरामजी टिक टिकिराख्नु भएको छ अहिले त्यो कुर्सीमा त्यसले पनि देखाउँछ कि उहाँ कति उहाँको कति क्षम हुने रहेछ भन्ने देखाइन्छ त्यसै भएर चाहिँ नेपालको प्रब्लम समस्या जटिल भए तापनि बाबुरामजी जुन प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको भएको छ त्यो सम्झेर म पशुपति नाथलाई म जहिले पनि यहाँ बसेर हेर्दाखेरि चाहिँ अहिले नेपालको चित्त नबुझ्ने कुराहरू चाहिँ के छ पछिल्लो समयमा चित्त नबुझ्ने कुरा के छ भने कि त्यहाँको युवाहरू नेपाल छोडेर चाहिँ अन्त काम खोज्दै जाँदैछन् सबभन्दा पिर लाग्ने त्यही कुरा हो किनभने हामीले आफ्नो युवालाई नेपालमा हामीले उनीहरूको प्रयोग नग उनीहरूको क्षमता प्रयोग नगर्न सकेर उनीहरू आफ्नो बाहिर गएर चाहिँ डिजी थ्री जीको कामहरू गर्छन् हाम्रो चेलीबेटी बाहिर बाहिर गएर चाहिँ उनीहरू जान्छन् त्यो नेपालमा चाहिँ नेपाली नेपालको माया लागे पनि पेट पनि पाल्नु पऱ्यो उनीहरूले नेपालमा चाहिँ पेट पालन पाल्न नसकेपछि त्यो बाहिर त गइरहेछन् त्यो त्यो मलाई चाहिँ जहिले पनि मलाई पिर लागिरहन्छ मैले कसरी के गर्ने अब भनेर मैले केही पनि गर्न सकिनँ मेरो चाहिँ राजनीति जहिले पनि ध्वंसात्मक मात्रै भइरहेको छ तर चाहिँ सपार्ने कुरा चाहिँ मैले सक मैले सकिरहेको छैन कसरी के हामीले यहाँ बसेर गर्न सक्ने योगदान चाहिँ के हुनसक्छ होला त्यसको लागि हामीले चाहिँ मैले खास गरी म पुरानो नेपाली सुरुमै पचास वर्ष अगाडि आएको यहाँ भनेपछि मैले यहाँको जो एक्सपिरियन्स गरेको छु त्यो एक्सपिरियन्स मैले बताइदिनु पर्छ उनीहरूलाई अनि सकेसम्म उनीहरूलाई मद्दत गरिदिनुपर्छ न्युयोर्क आए बेलामा कतिलाई बस्ने ठाउँ हुँदैन अनि यहाँ यहाँ ठाउँ नभए पनि चाहिँ भुइँमा ओछ्यान लाएर पनि मैले कतिलाई सुताएको छु यहाँ हाम्रै नेताहरू जेलमा हुँदाखेरि पावरमा नहुँदाखेरि यहाँ आउँदाखेरि पाँच तारे होटलमा नबस्न सक्ने अवस्था थियो आर्थिक अवस्था भएर मकै बस्थ्यो उनीहरू म मैले चाहिँ जुन योगदान मैले आफ्नो नेताहरूलाई पुऱ्याएको छु मैले उनीहरूलाई एउटा नेपालीको नेपाललाई मानेर चाहिँ मैले उनीहरूलाई त्यो मैले हेल्प गरेर थिएँ अनि त्यस्तै यहाँका अहिले नेपालीहरूलाई पनि मलाई मलाई मैले चाहिँ उनीहरूलाई खोज खोजी खोजी त म जान्दिनँ त्यो त मलाई चिनेर फलानाको साथी फलानाको साथी भनेर चाहिँ भनेपछि चाहिँ म बोलाउँछु यहाँ उनीहरूलाई जे जे मद्दत गर्न गरिदिन्छु अपार्टमेन्ट खोज्नु छ भने अपार्टमेन्ट गरिदिन्छु जो जब भन्छन् सानोतिनो जबमा पनि लगाइदिन्छु म आफूले सकेसम्म चाहिँ आफूले नसकेसम्म हजुर एकदमै खुसी लाग्यो यसरी कुराकानी गर्ने मौका दिनुभयो व्यस्त हुनुहुन्थ्यो होला आएर यसरी कुरा गरेँ र आफ्नो कुराहरू हाम्रो श्रोताहरू मार्फत सबैलाई सुनाउनु भयो एकदमै हजुरलाई धेरै धन्यवाद तपाईँलाई हाम्रो कार्यक्रमहरू कस्तो लाग्छ आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला हाम्रो इमेल ठेगाना Nepali radio at Gmail dot कममा अब आउने नयाँ श्रृङ्खलामा हामी इन्द्र तामाङको जीवन यात्रा अनुभव सुनाउँदैछौँ हाम्रा कार्यक्रमहरू सुन्दै गर्नुहोला इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot com अथवा W W W dot Nepali radio dot ओआरजीमा जीवन यात्रा अनुभव सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद हिमाली स्वरहरू नेपाली मन र सँग नजिक जननी जन्म भूमि यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू